सानो सानो कुरामा पनि तिमी रिसाउने भए लामो लामो झगडा गरी दिन बिताउने भए सानो सानो कुरामा पनि तिमी रिसाउने भए लामो लामो झगडा गरी दिन बिताउने भए फकाउन सिकाउन तिमी सँगै सँगै बिताउने छ चाहना समय धेरै धेरै चलिरहेको के छ तिम्रो मनभित्र खै चलिरहेको के छ तिम्रो मनभित्र खै कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन खुसी खाली दुःख नदिने कोही कहाँ भेटिन्छ खै हेरौँ गाह्रो गाह्रो भएको छ राति राति निदाउन भने पखुरा सिरानी बनाउँछौ भने बनाउन डराउन पर्दै पर्दैन नि कटाउने नि पलहरू तिमी सँगै सँगै चलिरहेको के छ तिम्रो मनभित्र खै चलिरहेको के छ तिम्रो मनभित्र खै कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो बल्ल तल्ल फकाएर त मान्छौ धेरै पछि तिमी माया होइन एकहोरो बाटो हराउँछौ कति कति कति सानो सानो कुरामा पनि तिमी रिसाउने भए